नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ विष्णु र म छु तपाईँकै आधुनिक यात्राको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि आधुनिक यात्राको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर हामी साताको एक दिन उपस्थित हुने गर्छौँ सोमबार अपरान्न चार बजीको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुने गर्छौँ र कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी छोटो मिठो एउटा गीतिकथा वाचन गर्छौँ र त्यो गीतिकथा वाचन गर्छौँ एउटा मिठो साङ्गीतिक आवाजपछि र त्यो साङ्गीतिक आवाजपछि लगतै हामी एउटा मिठो गीतिकथा वाचन गर्छौँ मनिकसको हुने होला मनिकसको हुने होला नछुट्ने त भन्छौँ हामी छुट्टै कति रुने होला यो रेडियोमा बस्ने गीतले पनि एकनासै बहकाइदिन्छ मनलाई विगतका कुराहरू बिर्सन्छु भन्छु झन्झन यस्ता गीतले सम्झिन पुग्छन् मान्छे त्यो विगतका कुराहरूलाई प्रेममा के नै फरक छ र यति मात्र त हो तिमी निकै धनी छौ म निकै गरिब तिमी ओछ्यानमा नउठ्ने बित्तिकै तिम्रा ती नोकर चाकरहरूले तिमीलाई ब्रेकफास्ट भनेर मिठा मिठा खानेकुरा ल्याइदिन्छ भने म आफै उठेर बेलुका उब्रेका ती बासी भातलाई भुटेर मिठो मानी मानी खान्छु तिमी तिमीले पनि मलाई निकै माया गर्छौ मैले पनि तिमीलाई निकै निकै माया गर्छौ तर तिम्रो र मेरो मायामा निकै अन्तर छ तिमी तिम्रे तिमी काम गर्नको लागि नोक्कर चाकरहरू लाउँछौ भने हामी काम गर्नको लागि आफै नोक्कर बन्छौँ र आफै मालिक पनि तिम्रो घरदेखि मेरो घर निकै टाढा छ तर पनि कहिलेकाहीँ तिमी हाम्रो घरको बाटोमा हिँड्दा निकै नै खुसी लाग्छ परसम्म तिमी गएको हेरिरहन मन लाग्छ कति हो यो माया तिमीप्रति तिमीले पनि त मलाई माया गर्छौ त्यो मलाई पनि थाहा छ कक्षा साथमा किताब नभएर कति दिन स्कुल नगएको म तिमीले नै किन्देदेखि स्कुल जान थालेको त्यो कुराहरू पनि मनमा आइरहन्छ विगतका कुराहरूलाई सम्झिँदा कति माया लाग्छ तिम्रो मेरो तर के गर्ने धेरै अन्तर छ तिमी र ममा जस्तै छोट्ने तिमी र मेरो धेरै अन्तर छ तिमी कहाँ म कहाँ भन्दाखेरि मलाई बिचैमा बोल्न नदिकन मेरो मुख बन्द गर्दै रिसाइदिन्थ्यो अनि अलिक पर गएर बस्थ्यो र एउटा सिन्काले तलको भुइँलाई कोट ट्याउँदै बस्थ्यौ म पनि तिमीलाई फकाउँछु भन्दै तिम्रो नजिक पुग्थे अनि तिमी भने एकछिन मसँग रिसाइदिन्थ्यौ तिमीलाई धेरै बेरसम्म फकाउन नसक्दा म आफै रोइदिन्थेँ अनि तिमी भन्थ्यौ कस्तो केटी मान्छे जस्तो एकैचोटि रुनुपर्ने भनेर भन्थ्यौ अनि मलाई खुसी लाग्थ्यो तिमी हाँसेको देख्दा तिम्रो तिमी बोलेको देख्दा अघिसम्म मसँग रिसाएर टाढा भएको तिमी फेरि मेरै नजिक मलाई फकाउन आउँदा खुसी लाग्छ तिमीले मलाई कति धेरै माया गर्छौ तिमी र मेरो कति माया छ तर पनि रेडियोमा यस्ता यस्ता गीतले भर्छ किन किन मन त्यसै बहकिन्छ त्यसै बहकाइदिन्छ पक्कै पनि गायककार सङ्गीतकारहरूले पनि यस्तै भएर त तिमी कसको हुने होला मनी कसको हुने होला भन्ने गीतलाई रचेको जस्तो लाग्छ रेडियोमा यस्तो गीत बस्ने बित्तिकै एकनासै बहकिन्छ अनि खान छोडेर रुन मन लाग्छ र तिमीलाई सम्झिन मन लाग्छ कति माया गर्छु तिमीलाई मैले र भनिदिन मन लाग्छ तिम्रो घरको वरिपट्टि हिँड्दा पनि तिमीलाई म माया गर्छु भनेर तर के गर्नु तिम्रो घर पर्खालै पर्खाले बेरेको छ हाम्रो घर एउटा खरको झुपडीले बेरेको छ कति फरक छ श्री तिम्रो घर त जान नसक्ने अनि कहिलेकाहीँ तिमी हाम्रो घरको बाटो हिँड्छौ निकै नै खुसी लाग्छ हाम्रो घरतिर पनि यसो पस्छौ निकै नै खुसी लाग्छ यति मात्रै फरक छ म तिम्रो घर गएर पस्न सक्दिनँ तिमी हाम्रो घर पस्छौ यति मात्रै फरक छ बस यति मात्रै say सानोमा धेरै पढ्नुपर्छ बाबु त्यो पढेका कुराहरूलाई दिमागमा राख्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो म पनि आमाले भनेकै अनुसार पढ्दै जान्थेँ पढेको कुरालाई दिमागमा राख्नुपर्छ दिमागमा राखेको कुरालाई कहिल्यै भुल्न सक्दैन तर मैले तिमीलाई कहिल्यै दिमागमा राखिनँ मनमा राखेँ मलाई त यस्तो लाग्छ दिमागमा राखेको कुराहरू भन्दा पनि मनमा राखेको कुरालाई हामीले कहिल्यै भुल्न सक्दैन किन म तिमीलाई बिर्सन्छु भन्दा पनि भुल्न सक्दैन तिमी र मेरो अन्तर नै फरक छ तिमी र मेरो हरेक कुरा फरक छ यस्तो कुरा कुरा गर्दा तिमी मसँग झनक्क रिसाइदिन्छौ तर के गर्ने घरिघरि यस्तै कुरा गर्न मन लाग्छ कतिचोटि त अन्तिम वार्षिक परीक्षामा पैसा तिर्न नसकेर तिमीले तिरेर इक्जाम दिएको मान्छे म अनि तिमीलाई कसरी हाम्रो त्यो सानो झुपडीमा राख्न सक्छु तिमी आफै भन प्रेम प्राप्ति मात्रै होइन प्रेम त्याग पनि हो जस्तो लाग्छ त्यही भएर तिम्रो खुसीको लागि मैले तिमीप्रति त्याग गर्नै पर्छ बस त्याग गर्नै पर्छ तिमी कसको हुने हो कसको हुने होला मणि कसको हुने होला नछुट्ने त भन्छौँ हामी छुट्टी कति रुने होला यस्ता यस्ता गीत बज्दा रेडियोमा निकै नै भकानीहरू रुन मन लाग्छ विगतका कुराहरू सम्झिँदा पनि रुन मन लाग्छ तिमीले त भन्छौ नछुट्ने हामी तर यो समाजले हामीलाई छुट्याउन बाध्य बनाएको छ यो समाजको अगाडि हामी टिक्नुपर्छ यो समाजबाट हामी कति कतै भाग्न सक्दैनौ तिमी घरमा कहिल्यै काम नगरेको मान्छे हाम्रो त्यो सानो झुपडीमा कसरी काम गर्न सक्छौ कहिल्यै घरमा खाना नपाका नपकाएको मान्छे हाम्रो घरमा कसरी खाना पकाउँछौ तिमी आफ्नै घरभित्र आफ्नो स्विमिङ पुलमा नुहाउँछौ भने हामी दौडिँदै दौडिँदै परको खोलामा गएर नुहाउँछौँ कति कति फरक छ तिम्रो र मेरो अन्तर ती नहुँदामा पनि तिमी पनि एउटै पानीले नुहाउने हो म पनि त्यही पानीले नुहाउने हो तर पनि तिमी आफ्नै घरभित्र आएको पानीले नुहाउँछौ भने हामी पर छुट्टीको बेलामा दौडिँदै दौडिँदै गएको खोलाको पानीले नुहाउँछौ धेरै फरक छ तिम्रो र मेरो यो समाजमा तिमी त भन्छौ हामी छुट्टिनु हुन सँगै बाँच्नुपर्छ भन्छ तर कहिलेकाहीँ तिमी तिम्रो बाबाले हाम्रो घरमा आएर खाएको ऋण तिर्नु पर्दैन भनेर हाम्रो बाबालाई झस्काउँदा मलाई लाग्थ्यो मैले पछि गएर तिमी हाल्छ नि जस्तो लाग्थ्यो तर के गर्नु तिम्रो बाबाले जतिखेर नि हाम्रो बाबालाई ऋण मागेको मागे गर्नुहुन्छ धेरै फरक छ तिमी र ममा बस धेरै फरक छ जोडी सुगा लाग्छ फुट्ने ऐना जस्तै निकै नै रमाइलो गीत बजिरहेछ छ पृष्ठभूमिमा पनि आज मैले कार्यक्रममा छोटो एउटा गीतिकथा वाचन गरिराखेको छु र यो गीतिकथामा मैले वाचन गरिराखेको छु तपाईँलाई कस्तो लागिरहेको छ र प्रतिक्रियाहरू पनि दिन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा एकैछिनपछि हामी फेरि पनि आउँछौँ एकैछिनपछि एउटा व्यावसायिक विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो एक सय चार थुप्रो मेगा मेगा प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर रोड टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोली क्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनकै शैक्षिक इतिहासमा विशिष्ट स्थान ओगट्न सफल साथै स्थापनाको पहिलो वर्षमा नै उच्च माध्यमिक शिक्षा परिषदद्वारा लिएको कक्षा एघारको वार्षिक परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार एकहत्तर बहत्तरका लागि व्यवस्थापन तथा मानव आणविकी संकायतर्फ कक्षा एघारमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ प्रिन्सिपल स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर बाह्र फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय बयासी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौध र अन्ठानब्बे चार पचास त्रिचालिस चार सय साठी पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दु दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर नाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी पञ्चकन्या उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक बधाई ज्ञापन गर्दै उच्च माध्यमिक शिक्षा परिषदद्वारा शैक्षिक सत्र दुई हजार सत्तरीमा लिएको कक्षा एघारको वार्षिक परीक्षामा विज्ञान संकायतर्फ चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरी पूर्वी चितवनकै गौरव बन्न सफल यस उच्च माविमा सुव्यवस्थित पुस्तकालय सुविधा सम्पन्न प्रयोगशालाहरू यी लाइब्रेरी सहित आफ्नै हाताभित्र पर्याप्त खेल मैदान र चमेना गृहको मजा लिँदै सुन्दर शान्त र मनोरम वातावरणमा मनोवैज्ञानिक ढङ्गले अध्ययन गर्नका लागि विज्ञान संकायका साथै व्यवस्थापन संकायतर्फ अङ्ग्रेजी एवं नेपाली दुवै माध्यममा सीमित सिटमा कक्षा एघारको भर्नाका निम्ति धमाधम फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौ कक्षा आरम्भ यही असार पन्ध्र गते विस्तृत जानकारीका लागि सम्पर्क शून्य छपन्न पाँच साठी सात सय एकहत्तर प्राचार्य एवं विद्यालय परिवार प्री नर्सरी देखि स्नातक तहसम्मको अध्यापन हुने चितवन जिल्लाकै एकमात्र कलेज कोइस्ट मोडल कलेजमा शैक्षिक सत्र दुई हजार एकहत्तरका लागि म्यानेजमेन्ट एजुकेसन र ह्युम्यानिटिजमा भर्ना आरम्भ भएको जानकारी गराइन्छ मुख्य विषयहरू hotel management travel and tourism computer science हाम्रा विशेषताहरू होटल म्यानेजमेन्टको आफ्नै ल्याब र ट्रेनिङ सेन्टरको व्यवस्था स्टुडेन्टका लागि ट्रेकिङ फिल्ड ट्रिप र एक्सकर्सनको व्यवस्था एकाउन्ट इङ्ग्लिस म्याथ जस्ता विषयहरूमा अतिरिक्त कक्षाहरूको व्यवस्था बिहानी तथा दिवा कक्षाहरूको व्यवस्था अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा अध्यापन हुने भिजिटिङ प्रोफेसर तथा मल्टिमिडिया क्लासको व्यवस्था अतिरिक्त क्रियाकलापको व्यवस्था पर्याप्त खेल मैदानको व्यवस्था विस्तृत जानकारीका लागि वेस्ट मोडल कलेज रत्नगर आठ चितवन फोन नम्बर शून्य छप्पन्न पांच बैसठी शून्य एकचालिस पाँच बैसठी सात सय सैतिस एसएलसी उत्तीर्ण पछिको सम्पूर्ण प्राविधिक शिक्षा एनपिआई एजुकेशनल नेटवर्क भरतपुरमा विगत दुई दशक देखि प्राविधिक शिक्षाको क्षेत्रमा अग्रणी संस्था नेपाल पोलिटेक्निक इन्स्टिच्युट अन्तर्गत शैक्षिक वर्ष दुई हजार का लागि भर्ना खुलेको जानकारी गराइन्छ कृषि तर्फ आइएससी एजी इन्जिनियरिङ तर्फ electrical overseer electronics overseer computer overseer र सिभिल ओभरसियर स्वास्थ्य तर्फ ए ल्याब टेक्निसियन र स्टाफ नर्स साथै टिएसएलसी तर्फ ANM CMA lab assistant veterinary JTA अमिन अर्थात् नापी विषयको प्रवेश परीक्षा आवेदन फारम खुला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट क्याम्पसमा सम्पर्क राख्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति यही साउन पाँच गतेसम्म प्रवेश परीक्षा यही साउन नौ र दस गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute NPI Bharatpur Chitwan phone शून्य छपन्न पाँच बहत्तर चार सय सत्र पाँच चौबिस एक एकसठी मोबाइल अन्ठानब्बे पाँच पचास साठी सात अडसठी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्रा व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot MP log on गरेर विश्वको जनसुकैको नाममा हराएर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा भने हामी एउटा गीतिकथा वाचन गर्नेछौँ र गीतिकथा वाचन गर्नेछौँ र तपाईँले पठाएको गीतिकथा पनि हामी वाचन गर्नेछौँ यो कार्यक्रममा तपाईँ ती गीतिकथा पठाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो होइन हाम्रो कार्यक्रम आधुनिक यात्राको व्यवसायमा आफ्नो गीतिकथा पठाउन सक्नुहुनेछ तपाईँ गीतिकथा लेख्नुहुन्छ कथा लेख्नुहुन्छ भने पनि हामीलाई पठाउन सक्नुहुनेछ अर्को हप्ताको कार्यक्रममा हामी तपाईँको गीतिकथा भाषण गर्नेछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा गीतिकथा छ भनेर हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र हामी तपाईँलाई भेटेर नै तपाईँको गीतिकथा लिन्छौँ र त्यसपछि तपाईँको गीतिकथामा के कस्तो छ भनेर अर्को हप्ताको बेलामा हामी त्यो गीतिकथा भाषण गर्छौँ अघि भर्खर मैले भाषण गरेँ एउटा प्रेम कथा त्यो प्रेम कथा चाहिँ मैले एउटा काल्पनिक बनाएको थिएँ र त्यो आफैले बनाएको थिएँ त्यो प्रेम कथा कस्तो भयो भने मैले फेसबुकमा लेखेर ट्याग गरेर साथीहरूलाई पनि ट्याग गरेको थिएँ तर पनि त्यो गीतिकथा चाहिँ डिलिट भएछ त्यस कारण त्यो गीतिकथा सबै उडेको कारणले मैले जतिसम्म सम्झेँ सबै सम्झेअनुसार वाचन गरेँ कति ठाउँमा बिक्री पनि होला बिग्रेकोमा सम्पूर्ण श्रोताहरूमा कि आधुनिक यात्राको व्यवसाय सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा माफी माग्न चाहन्छु यदि तपाईँ गीतिकथा वाचन गर्दै हुनुहुन्छ गीतिकथा लेख्दै हुनुहुन्छ गीतिकथा तपाईँ एकदम कथाहरूमा रुचि राख्न चाहनुहुन्छ भने हामीलाई पठाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर यदि तपाईँमा गीतिकथा लेख्ने हुनुहुन्न तपाईँ तर पनि गीतिकथा चाहिँ भन्न चाहनुहुन्छ भने पनि तपाईँले भनेअनुसार त्यो गीतिकथा हामी वाचन गर्छु कार्यक्रममा अब नै कार्यक्रमबाट बिदा माग्नुपर्छ भनेर प्राविधिक मित्रले पनि सराह गरिराख्नु भएको छ यति बेलासम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम आधुनिक यात्राको यो सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यति दिनसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्र विष्णुलाई विशेष आभार व्यक्त गर्दै तपाईँको आफ्नै सहयात्री म दिवस मगर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसायबाट उजेल पर्छु नमस्कार छुटे रुने हो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल ओहो यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ फेरि मेरो भाइको पनि दारा आएको छ